साक्यद्वारा स्वास्थ्य जाँच भइरहेको सहर जानकारी गराउँदछौ अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर सुन्नु हजुर यस अर्पण खबरको साथमा एटिच्युड multi learning learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज भारत भ्रमणमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन बीच भेटवार्ता भइरहेको छ बिहिबार बेलुकी गर्ने भनेको भेटवार्ता भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहान दस बजेको लागि तय भएको थियो आजै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले विदेश मन्त्री सलमान खुर्सिद र भारतका विभिन्न राजनैतिक दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ उहाँले बिहिबार कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नुभएको थियो पाँच दिने भ्रमणका लागि भारत गएका नेपाल आइतबार स्वदेश फर्कने कार्यक्रम छ चितवनको धारेचोकमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ बिहान एक बजेतिर यूपी बत्तीस सिजेड नब्बे त्रिसठी नम्बरको भारतीय ट्रकले मोगलिन बजारमा बा पचास प चौरानब्बे एकहत्तर नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहु आब खैनिका अठाइस वर्षीय डेसिजन परियारको ज्यान गएको हो ठक्करबाट गम्भीर घाइते हुनुभएका परियारलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ काठमाडौँका तीन ठाउँमा बर्ड फ्लू भेटिएको छ काठमाडौँको रामकोट गाविस छका सुमन अधिकारी किर्तिपुरका देवसिंह महर्जन र स्थान गाविस दुईका असीम भुजेलको कुखुरा फार्ममा बर्ड फ्लू देखिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ रामकोटको कुखुरा फार्ममा संक्रमित कुखुरा र दाना नष्ट गर्ने काम भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर विजयकान्त झाले बताउनुभयो त्यहाँको कुखुरा र दाना नष्ट गरेपछि अरू ठाउँमा जाने उहाँले बताउनु बताउनुभयो दुध उत्पादनमा लागत बढ्दै गएपछि त्यसलाई कम गर्न सरकारले घाँस उत्पादन अभियान थाल्ने भएको छ दानामा निर्भर भएर अहिले उत्पादन भइरहेको दुध प्रति लिटर बीसदेखि पच्चिस रुपियाँ पर्ने भएपछि पशु उत्पादन निर्देशनालयको राष्ट्रिय चरण तथा पशु आहार केन्द्रले घाँस उत्पादन अभियान थाल्ने तयारी गरेको हो निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले घाँस उत्पादन अभियानले दुधको उत्पादन लागत घट्ने र किसानलाई फाइदा पुग्ने बताउनुभयो सरकारले बजेट मार्फत सात हजार छ सय हेक्टर जमिनमा वर्षे हिउँदे र बहुवर्षीय घाँस लगाउने घोषणा गरेको छ सुरुमा पच्चिस जिल्लामा संसार गर्न लागेको अभियानमा जिल्ला कृषि विकास कार्यालय मार्फत किसानले हरेक प्रकारका घाँसका बिउ प्राविधिक ज्ञान र आवश्यक तालिम पाउनेछन् सिरियामा जारी हिंसाका कारण अहिलेसम्म एक लाख मानिसको मृत्यु भएको छ राष्ट्रसंघका अनुसार पछिल्लो महिना मात्रै सात हजार मानिसको मृत्यु भएको थियो संयुक्त राष्ट्रसंघका महासचिव वानके मुनले सिरियामा शान्ति पुनस्थापनाका लागि आह्वान गर्दै मानव हताहतीको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्नु भएको हो मुनले शान्ति स्थापनामा सहयोगका लागि सबैलाई अपिल समेत गर्नु भएको छ त्यस्तै सिरियामा भइरहेको हिंसाका कारण मृत्यु हुने कतिपय मानिसहरूको बारेमा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 कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध देवता संस्कृति जल थल वन सृष्टि को पहाड़ बागवान गैड़ा हाथी पंछी मयूरा सत्य तथ्य स्वतंत्र निष्पक्ष समाचार मनोरंजन